गरेका हुन् जिल्लामा सार्वजनिक कार्यक्रम नै गरेर यसरी सामुदायिक वन फुटेको यो पहिलो रहेको छ उनीहरूले समितिको कार्यालयमा आदिवासी जनजातिको पहुँच नपुगेको सेवा सुविधामा भेदभाव गरिएको विकासका कार्यक्रमहरू शक्तिखोरमा नछाने गरेको लगायतका कारण फुटाउनु परेको दावी गरेका छन् शक्तिखोरका वडा नम्बर चार सात आठ र नौका आठ सय आठ उपभोक्ता फुटेर अलगिएका छन् उदयपुर वनमा चार हजार बढी उपभोक्ता रहेका थिए पूर्वी चितवनको शक्तिखोर स्थित चिसापानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ट उपभोक्ताले इच्छा कामना सामुदायिक वन उपभोक्ता समूह गठन गरेको जानकारी दिएका छन् स्थानीय युवाहरूले रत्नगर थिनमा रहेको लौरीघोल तालको आज सरसफाई गरेका छन् न्यू सेन्चुरी युवा क्लबको अगुवाईमा तालको करिब दस कट्ठा क्षेत्रफल सरसफाई गरिएको छ युवाहरूले तालमा रहेको कर्कलो जलकुम्बी र कराते झाड निकालेर फालेको क्लबका अध्यक्ष श्रीमान तामाङले जानकारी दिनुभएको छ सिमसार र जमिन मुनिबाट फुल भएकोले र फुल भएकोले लौरीखोर रत्नगरको ऐतिहासिक महत्व बोकेको क्षेत्र रहेको र धार्मिक पर्यटनको सम्भावना रहेको सो क्षेत्रमा रहेको ताल संरक्षणको अभावले वर्षैदेखि अल्पत्र परेको थियो ताल सरसफाई गरेर लौरीघोलको महत्व र तालको मल सुक्न नदिने युवाहरूले सरसफाई गरेको स्थानीय समाजसेवी शेषनाथ अधिकारीले जानकारी दिनुभएको छ लौरीखोलको संरक्षणका लागि रत्नगर नगरपालिकाले बजेट छुट्याउने गरेको भए पनि लामो समयसम्म ताल सरसफाई हुनाले बताउनु भएको छ तीन बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको सो क्षेत्र परापूर्व कालमा विष्णु भगवानले पालेका गाईहरूलाई पानी खुवाउने ठाउँ रहेको दत्ती रहँदै आएको जनाएका छन् वर्षायामसँगै तराईका जिल्लाहरूमा बिरामीको संख्या बढ्न थालेको छ चितवनमा बिरामीहरूको चापका कारण अस्पतालमा ठाउँ नभएपछि भुइँमै राखेर उपचार भइरहेको छ थप जानकारी सहिद सहकर्मी ध्रुवराज खनाल चितवनको भरतपुर सरकारी अस्पतालमा बिरामीको चापका कारण भुइँमै राखेर उपचार पर्ने बाध्यता भएको छ अस्पतालमा वार्डको क्षमता भन्दा बढी बिरामीहरू आएपछि उनीहरूको भुइँमै राखेर उपचार गराउन बाध्य भएको अस्पतालले जनाएको छ पानी परेको बेला बिरामीको संख्या कम हुने र पानी नपरेको बेला बिरामीको चाप अत्याधिक हुने अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो दैनिक पच्चिस जनासम्मलाई डिस्चार्ज गर्दा पनि ठाउँको अभाव रहेको अस्पतालका फिजिसियन डाक्टर अधिकारीको भनाइ छ विशेष गरी यो पानी पर्नेको अगाडि र पछाडि बिचको टाइममा अन्य बिरामीहरूमा ओपिडीमा आएर बिरामी चेक गराउनेहरूको संख्या अत्याधिक भएको पाइयो यसमा ओपिडीमा देखाएर जाने बिरामीहरू लगभग एक तिहाई बिरामीहरू तिसदेखि तेत्तिस पर्सेन्टको संख्यामा बिरामीहरू भाइरल ज्वरोको संक्रमण लिएर विशेष गरी चर्को ज्वरो आउने ज्यान गल्ने आलस्य हुने गोडाहरू दुख्ने नाकबाट पानी बग्ने र अहिले अलिकति फरक प्रकृति भनेको केही बिरामीहरू एक दुई दिनसम्म चाहिँ डायरिया भएर आउने पातलो दिशा भएर आउने अथवा चक्कर लागेर पनि केही मानिसहरू आउने भाइरसले कानमा असर गर्ने गरेकोले यस्तो भएको पाइएको छ तर त्यसको कारणले गर्दा लगभग हस्पिटलको बेड सङ्ख्याहरू अकुपेन्सीहरू पूर्ण रूपमा बेडहरू चाहिँ बिरामीहरूले चाहिँ ढाकिएको छ र लगभग दिनमा बिसदेखि पच्चिसजनासम्मको डिस्चार्ज गर्दा पनि बिरामीहरू चाहिँ फेरि भोलिपल्ट उत्तिकै सङ्ख्यामा चाहिँ भरिएको अवस्था छ तत्काल ज्वरो आउँदा धेरै धेरैजसो बिरामीहरू अस्पताल आउने गरेको अधिकारीले बताउनुभयो चितवनमा उच्च ज्वरो र डेङ्गुले अघिल्ला वर्षहरूमा प्रकोपको रूप लिएको थियो तर अहिले त्यस्तो अवस्था नरहेको अस्पतालले जनाएको छ फिजिसियन डाक्टर अधिकारीका अनुसार अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको अवस्था सामान्य रहेको छ भाइरल ज्वरो टाइफाइड आउँ जस्ता बिरामीको संख्या तेत्तिस प्रतिशत रहेको छ गर्मीको समय र पानी पर्ने रोकिने भइरहेकाले समस्या आउने भएकाले खानपानमा विशेष ध्यान दिन अधिकारीको सुझाव छ भाइरल ज्वरो विगतको वर्षहरू जस्तै भए तापनि लिन अलिकति फरक या एउटै प्रकारको भए पनि लिन पर्ने होसियारी भने एउटै हो व्यक्तिगत रूपमा आफूले खानपानमा बढी ध्यान दिने काँचो कचिलो चिजहरू नखाने रोड साइडको खानेकुराहरू नखाने धेरै घुलमिल गरेर व्यक्तिहरू सँगसँगै नहिँड्ने कुनै एउटा कोरोनालाई चाहिँ त्यस्तो भाइरलको ज्वरोको लक्षण चाहिँ देखियो भने अरूले जोगिनको लागि चाहिँ रुमालहरूको प्रयोग गर्ने सिधा सम्पर्कमा नबस्ने र भाइरलको ज्वरोको चाहिँ खतराको लक्षणहरू चिन्ने जस्तै चर्को ज्वरो आउनु अत्यन्तै चर्को टाउको दुख्नु बान्ता हुनु होसको लेभल अचानक परिवर्तन भएर बेहोसीतिर जान खोज्नु कम्पन आउनु आदि यस्ता लक्षणहरू भए चाहिँ तुरन्त ठिक जान चाहिँ मेरो सल्लाह छ किशोरा अवस्थाकालाई प्रजनन स्वास्थ्य बारे निरन्तर जानकारी गराउनु पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् किशोरा अवस्थामा शरीरका अन्य अङ्गसँगै प्रजनन अङ्गमा पनि वृद्धि विकास हुने भएकाले प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा मानसिक रूपमा असर पर्ने गरेको उनीहरूको भनाइरहेको छ सुनौलो भविष्य नेपालको आयोजनामा गैंड़ाकोटमा भएको प्रजनन स्वास्थ्य अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले प्रजनन स्वास्थ्यकै बारेमा जानकारी नहुँदा बलात्कारका घटना बढेको बताएका छन् किशोरावस्थाबाट हुने शारीरिक परिवर्तनसँगै मानसिक परिवर्तनलाई पनि आत्मसात गर्न सक्नुपर्ने सुनौलो भविष्य नेपाल नारायणगढका शाखा प्रबन्धक ईश्वर गिरीले बताउनु भएको छ कार्यक्रमले किशोरावस्थामा हुने शारीरिक परिवर्तनका बारेमा ज्ञान नहुँदा भोग्नु परेको मानसिक पीडाको अन्त्य हुने सहभागी सहभागीहरूको भनाइरहेको थियो कार्यक्रममा जना किशोर अवस्थाका विद्यार्थीहरू सहभागी भएका थिए देवचुली अर्गानिक फर्मले नेपालमै पहिलो पटक अर्ग्यानिक सहित अन्य उत्पादन गर्ने गरेको दावी गरेको छ विगत एक वर्षदेखि पच्चिस बेगामा जग्गामा फलफूल तरकारी सहित अर्गानिक दाना खुवाई गाई पालन गरिएको फर्मले जनाएको छ गाईले खाने दाना अर्गानिक भएको खण्डमा मात्रै अर्गानिक दुध दिने भएकोले जंगली घाँस र अर्गानिक दाना खुवाई अर्गानिक दुध उत्पादन गर्ने गरेको फर्म फर्मका प्रोपाइटर लोकमणि पौडेलले बताउनु भएको छ अर्ग्यानिक केमिस्ट्रीमा मास्टर तथा बीस वर्ष लामो पत्रकारिता गर्नुभएका पौडेलले अर्ग्यानिक स्वास्थ्य खाद्यवस्तु उत्पादन गरी सेवा गर्ने मनसाले अर्ग्यानिक दूध उत्पादन अभियानमा संलग्न भएको बताउनु भएको छ नलप्रासी देवचुले स्थित मोन्डेला रहेको उक्त फर्ममा हाल तेह्रवटा गाई पालिएको छ सो गाईबाट दैनिक तीस लिटर अर्ग्यानिक दूध उत्पादन हुने उहाँले जानकारी दिनुभयो बजारमा विषाक्त दूधको बिक्री वितरण व्याप्त भएका कारण उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको अवस्थामा सेवाभावले अभियान शुरू गरेको उहाँको भनाइ छ चेतनाको अभावमा अर्ग्यानिक दूधले उचित बजार नपाएको भए पनि उपभोक्ताले निकट भविष्यमा नै यसको महत्व बुझेर यसको व्यवसायको उत्पादन शुरू हुने प्रोपाइटर पौडेलले विश्वास व्यक्त गर्नुभयो फर्मले हाल नारायणगढको लाइन दुग्ध पदार्थ तथा अन्य खाद्य वस्तु बिक्री गर्दै आएको छ चितवनको कला र संस्कृति पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको मिस एरोमा चितवन दुई हजार तेह्रको प्रशिक्षण आजदेखि नारायणगढमा शुरू भएको छ आयोजक मन्जरी ग्रुपले आज नारायणगढमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो गएको असार सोह्र गतेबाट आवेदन फारम खुल्ला गरिएको मिस एरोमा चितवन दुई हजार तेह्रको अडिसन साउन एक र आठ गते गरी दुई पटक गरिएको थियो कुल एक सय साठीजना आवेदन लिएका युवतीहरूबाट जम्मा पैंतिसजना युवतीलाई अन्तिम प्रतियोगिता प्रतियोगिताका लागि छनौट गरिएको मन्जरी ग्रुपका रेन्जर म्यानेजर आवास सुनारले बताउनु भएको छ आजदेखि शुरू भएको प्रशिक्षण एक महिनासम्म चल्ने र अन्तिम प्रतियोगिता भाद्र दस गते भरतपुरमा गरिने आयोजकले जनाएको छ मेस एरोमा चितवन दुई हजार तेह्रको ताजका लागि छनौट भएका पैँतिसजना प्रतियोगीहरूलाई विशाल आले मगरले प्रशिक्षण दिँदै हुनुहुन्छ रत्ननगर एक बकुलरमा रहेको अनाथ बाल बालिका संरक्षण तथा आवास केन्द्र सहाराको घरमा आश्रित बालिकाहरूलाई खाद्यान्न तथा पाठ्य सामग्री वितरण गरिएको छ रोटरी क्लब अफ चितवन र रोटरिया क्लब अफ चितवनले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेको हो क्लबले दुई बोरा चामा दस किलो दाल र एक कार्टन तेल र पाठ्य सामग्री सहाराको घरमा आश्रित बालिकाहरूलाई हस्तान्तरण गरेको थियो कार्यक्रमकै अवसर पारी संस्थाका सल्लाहकार तथा रामपुर